विश्वकै इतिहासमा नेपालमा हिजो मंगिर चार गते अपेक्षाकृत शान्तिपूर्ण रूपबाट संविधान सभाको निर्वाचन दोस्रो पटक सम्पन्न भएको छ निर्वाचन सफल रूपमा सम्पन्न गर्ने कार्यमा सबैभन्दा ठूलो योगदान जनताको देखिन्छ दुई वर्षभित्र संविधान दिने बाचा गरेका राजनैतिक दलले चार वर्षसम्म संविधान सभामा नै बिताउँदा पनि संविधान दिन सकेनन् त्यो ज्यादै दुःखद कुरा थियो त्यसपछि उनीहरू विगतको गल्ती नदोहोर्याउने कसम कसम खाँदै जनतामा पुगे र जनताले फेरि एकपटक विश्वासको साथ कुनै डर त्रास नभनी ठूलै छाती गरी संविधान बनाउन आफ्नो अमूल्य मत दिएका छन् अब पालो आएको छ राजनैतिक दलहरूको जुन उत्साहको साथ जनताले नयाँ संविधान बनाउनको लागि मतदान गरेका छन् राजनैतिक दलहरूले यो जनमतको कदर गर्न सक्नुपर्छ राजनैतिक दलका नेताहरूले जसरी पनि जनतालाई शान्ति र संविधान दिलाउनु पर्छ भन्नुहुन्छ पिठुवा नौ मादापुर निवासी जगत बहादुर लम्साल अनि नेताले गर्नुपर्ने काम त संविधानै पहिला हो अब त्यसपछि त जनतालाई चाहिएको शान्ति जसरी हुन्छ शान्ति चाहियो संविधान बनाउन पनि शान्ति नहोस् भन्ने धारणाले संविधान बनाउनु भन्ने आशा त्यसमै छ दोस्रो पटक गरिएको संविधान सभा सदस्य निर्वाचन सम्भवतः अपेक्षा गरे भन्दा पनि बढी उत्साहपूर्ण जनसहभागिताले राजनैतिक दलहरूलाई छिटो भन्दा छिटो नयाँ संविधान लेखिसक्न दबाव दिएको पनि प्रष्टै हुन्छ जनताहरू उज्यालो नहुँदै निर्वाचनमा मतदानको लागि लामबद्ध भइसकेका थिए मतदानप्रतिको यो उत्साहले लोकतन्त्रप्रति जनताको आस्था पनि प्रष्ट रूपमा प्रकट भएको छ लोकतन्त्रमा जनता नै निर्णायक शक्ति हुन् भन्ने बुझेका जनताले त्यसका लागि जतिसुकै अप्ठ्यारा परिस्थितिका बीच पनि उनीहरू निर्भीकताको साथ आफ्नो मत जाहेर गर्न सक्छन् भन्ने कुरा प्रष्ट पारिसकेका छन् संविधान बन्ला सुशासन कायम होला भनी जनताले आफ आफ्नो ज्यानलाई दाउमा राखी मतदान गरेको र अब नेताले जनतालाई मान्ने हुने गरी संविधान बनाउनु पर्ने र विकासका पूर्वधार अगाडि बढाउनु पर्ने भन्नुहुन्छ मोहना निवासी हरिलाल सुवेदी संविधान बन्ला र सुशासन कायम होला भनेर जनताहरूले आफ्नो ज्यानलाई बलिदान दिएर त्यसपछि मत दिएका छन् अब नेताहरूले के गर्नु पर्यो भन्दाखेरि पहिला प्रथम संविधान बनाउनु पर्यो जनतालाई शान्तिमा राख्नु पर्यो त्यस्तोमा विकासका पूर्वाधारहरू अगाडि बढाइदिनु पर्यो राजनैतिक दलहरूले जनताको यो उत्साहलाई मर्न दिनुहुन्न भन्ने राम्ररी बुझ्न जरुरी छ जनताप्रति सधैँ धोका र बेमानीले राजनीति चल्न सक्दैन भन्ने पनि दलहरूले बुझ्नुपर्छ हिजो नबुझेका भए अब बुझ्नै पर्छ नबुझे उनीहरूलाई इतिहासले माफी दिने छैन अब पनि मत सदुपयोग भएन भने देश धराशायी बन्नेर जनताले नेताहरूलाई माफ गर्न नसक्ने बताउनुहुन्छ रत्नगर एक निवासी शालिगराम सापकोटा नेपाली जनताले दिएको भोट हो यस भोटको सदुपयोग अझ पनि हुन सकेन भने अब यो देश धराशायीमा पर्छ त्यस कारण पनि अब चेतिसकेका नेताहरूले अब ठिक ठाउँमा आएर संविधान चाहिँ तुरन्त एक वर्षभित्रमा संविधान बनाउने स्थानीय निर्वाचन बनाउने काम भएन भने जनताले नराम्रोसँग यी नेताहरूलाई चाहिँ दण्डित गर्छन् जनताले जुन अपेक्षा र उत्साहको साथ मतदान गरेका छन् यसको कदर गर्ने नगर्ने तथा नेपाली जनताको मन जित्ने या भाँच्ने जिम्मेवारी अब राजनैतिक दलहरूकै हातमा छ